यस्तो छ जिल्लाको विकास निर्माणको अवस्था हरेक दलका नेताहरूले अघिल्लो चुनावमा जनतालाई धेरै मिठा मिठा सपना बाँडे अब हुने भनिएको संविधान सभाको चुनावमा पनि त्यस्तै सपना बाँड्ने छन् तर जनताको अपेक्षा भने पूरा हुन सकेको छैन यता जिल्ला विकास समिति गुल्मीले यस्ता ओझेलमा परेका स्थानको खोजी गर्नका लागि स्वयंले साप्ताहिक रेडियो कार्यक्रम समेत सञ्चालन गरेको छ त दिगामको त्यस अगा बोखर जस्तो जनता स्वयंले खनेका मटर बाटाहरूमा किन दृष्टि पुग्न सकेन त यस सम्बन्धमा हामी स्थानीय विकास अधिकारी हरिप्रसाद यावालीसँग टेलिफोन सम्पर्कमा छौँ धन्यवाद जहाँसम्म तपाईँले उठान गर्नुभएको विषय छ त्यो विषय स्थानीय जागरुकता देखिएकोमा अब जिल्ला विकास समिति अथवा सम्बन्धित निकायहरू ध्यान पुग्न सकेन भन्ने स्थानीयवासीको गुनासोलाई उठान गर्नुभएको छ त्यसलाई धन्यवाद जहाँसम्म दिगामको पहिरोको कारण हो त्यो दिगाम क्षेत्र त्यो क्षेत्र नेपालमै छैठौँ अलि खतरायुक्त पहिरोको रूपमा चाहिँ लिइन्छ त्यो पहिरोको व्यवस्थापनको अलिकति वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने भएको हुनाले अब त्यसको लागि केन्द्रमा गोष्ठीहरू विभाग स्तरमै सुव्यवस्थापनको लागि ल्याउँदो गरेर पठाइसकेका छौँ र त्यहाँबाट जाइकाको टिम समेत आउने जानकारी प्राप्त भएको थियो र त्यो टिम आइसकेको छैन पहिलोको सन्दर्भमा अर्को बाटोको सन्दर्भमा तपाईँले उठाउनु भएको विषय छ त्यो स्थानीयवासीको त्यस्तो जागरुकतामा सम्बन्धित निकायको ध्यान पुगेन त्यो मेरो जानकारीमा आएको थिएन त्यस्तो स्थिति छ भन्ने मलाई जानकारी थिएन अब तपाईँले उठाइदिनु भएको छ मैले अब जिल्ला विकास स्तरमा जिल्लाको स्तरमा चाहिँ सम्बन्धित विषयको बैठकमा छलफलमा यस्तो छ यसरी मिडियाबाट पनि उठिसकेको स्थानीयवासीको पनि उठाएको र पहिलेदेखि बाह्रै वर्ष पहिलेदेखि विषय उठान भइसकेको उहाँहरूले खनिसकेको नसकेको भन्ने कुरालाई चाहिँ म त्यो बैठकमा राखेर आवश्यक छलफल चाहिँ गर्नेछु यसलाई यहाँले नोट गरेरै राखिदिनु पर्यो जबकि बाह्र वर्ष अघिदेखि खनेको बाटो कैयौं गाउँमा मोटर बाटो पुगेको छ ओडा ओडामा मोटर बाटो पुगेको छ तर त्यहाँ स्थानीय स्थानीयवासीले बाह्र वर्षदेखि आफैले चन्दा उठाएर मोटर बाटो खन्दा समेत सरकारी निकायबाट उनीहरूलाई प्रोत्साहित गर्ने काम भएन झन निरुत्साहित भइरहेका छन् यसरी जनताको प्रयासलाई प्रोत्साहन गर्नका लागि पनि त्यो बाटोमा रकम हालिदिन जरुरी छ र तपाईँले यसलाई साँच्ची नै त्यो यसरी वर्षौंदेखि ओजेलमा परेका स्थानलाई जिल्ला विकास समितिले विकास गर्न चाहेको हो भने नोट गरेरै राख्नुहोस् र राजनीतिक संयन्त्रमा जोडदार ढंगले उठाइदिनुहोस् जम्मा पाँच लाख रुपियाँ मात्रै भए पुग्छ एलडिओ साहब यसलाई चाहिँ बडो गम्भीरतापूर्वक लिनुहोला है एकदमै एकदमै राम्रो कुरो उठाउनु म अहिले जिल्ला बाहिर छु सम्पर्क राखेर त्यो बाटोको यथार्थ स्थिति सबै विवरण लिएर मान्छे बैठकमा राख्ने गरी नोट हस् धन्यवाद त्यसो त सरकारी निकाय राजनैतिक दललाई मात्र के दोष हामी जनताको आवाज बोल्ने र राज्यलाई खबरदारी गर्ने संचार कर्मीहरू समेत कतिको आफ्नो धर्म निभाएका छौ यो पनि हामीमाथि प्रश्न चिन्ह खडा भएको छ हामी कति पछाडि रहेछौ भन्ने कुरा दिगामको अगा बोखर सड़कले पनि देखाउँछ गत एघार बाह्र वर्षदेखि स्थानीयवासीले खनेको सड़क अलपत्र पर्दा हामी कसैले उठाउन सकेनौ जुन कुरा दिगाम बागलकोटको वडा नम्बर नौ घर भई हाल बहराइनमा बस्नुहुने एमलाल बेलबासेले अनलाइन मार्फत ओजेलका खबर सुनेर फेसबुकमा जानकारी गराएपछि त्यस सडकको बारेमा हामीले यो खोज खबर तयार पारेका हौ बहराइनबाट एमलाल बेलबासे फेसबुकमा लेख्नुहुन्छ हामीले चन्दा उठाएर त्यस बोखर अघा मोटर बाटो खन्यौं तर एघार बाह्र वर्षदेखि अलपत्र हुँदा पनि समिति तैचुप मैचुप छ कैयौं जनताको पानी पिउने पँधेरो नष्ट भयो खेतीयोग्य जमिन वन जंगल विनाश भयो तर खोइ गाउँमा गाडी पुगेको भन्दै उहाँले ओजेलका खबरले यो समस्या उठाइदिन आग्रह गर्दछौ भन्नु भएको छ विदेशमा रहेर पनि गाउँको विकासमा चिन्तित बहराइनमा रहनुभएका दिगाम नौका एमलाल बेलवासेलाई साधुवाद भन्दै दिगामको उक्त अगाह बोखर सडक सम्पन्न गर्नका लागि सबै पक्षले पहल गरोस् भन्ने आग्रह गर्दछौ समय अभावका कारण पीडित पीडक र प्रहरीको आवाज राख्न सकेनौ यसर्थ अर्थ सुनौ छोटकरीमा यस हप्ताको सामाजिक विकृति सम्बन्धी खबर गुल्मी हस्तिचौरका एक व्यक्ति विदेश गएको पन्ध्र महिना भयो तर यता उनकी श्रीमतीले गत हप्ता एक सन्तानको जन्म दिएकी छन् सन्तान त जन्म दिइन् तर कसको भन्ने उनले कति बेला एउटालाई कति बेला अर्कोलाई आरोप लगाउँदा त्यस गाउँमा बवाल मचियो आखिर महिना मितिका आधारमा स्थानीय एकजना युवाको सन्तान ठहर गरी गाउँमै पैसा तिराएर गापचुप पारेका छन् स्थानीय समाजसेवीले स्रोतका अनुसार आरोपित युवाबाट ती महिलालाई एक लाख बिस हजार रुपियाँ तिर्न लगाई सो घटना गापचुप पारिएको हो श्रीमान पन्ध्र महिनादेखि विदेश यता श्रीमतीले परपुरुष गमनबाट सन्तान जन्माएर एक लाख बिस हजार रुपियाँ लिएर तैचुप मैचुप पारिएको छ तर कतै पछि बोलिथुम गाविस कि दलित अपाङ्ग युवतीको झैं घटना बोल्जियो भने समस्या आइलाग्न सक्छ यसर्थ श्रीमान विदेश एकछिनको आँखा छलाइमा नलगाऊ अन्यथा हस्तिचोरकी ती महिलाले झैं गाउँमा बदनामी खेप्नु पर्ला र बिचल्ली भोग्नु पर्ला उता चन्द्रनिगापुरमा एउटी चौध वर्षीय बालिकालाई गत छ महिनादेखि यौन शोषण गर्ने एक पुरुषको कर्तुत पनि यस हप्ता सार्वजनिक भएको छ चन्द्रनिगापुर तीन निवासी सन्तोष धामीले स्थानीय चौध वर्षीय बालिकालाई छ महिनादेखि यौन शोषण गरेको र उनको पेटमा छ महिनाको गर्भ रहेको परिवारले थाहा पाएपछि घटना सार्वजनिक भएको हो पछिल्लो चरण निज सन्तोष धामीले स्थानीय जङ्गलमा ती बालिकालाई करणी गर्न लागिरहेको स्थानीयवासीले धामीले रङ्गेहात पक्राउ गरेका थिए तत्पश्चात निज धामीले आफ्नो कर्तुत गापचुप पार्न तीस हजार रुपियाँ दिन आँटेको महिला सुरक्षा दबाव समूहकी अध्यक्ष देविका नेपालले बताउनु भएको छ निज धामी विरुद्ध जबरजस्ती करणीको ऐन अन्तर्गत मुद्दा दायर गरी हिरासतमा लिएको चन्द्रनिगापुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश राणाबाटले जानकारी दिनुभएको छ श्रोता हामीले नियमित स्तम्भ जीवनको गोरेटोमा मानिसका कथा व्याथाका अलावा उनीहरूसँग जोडिएका सांस्कृतिक पक्षलाई पनि स्थान दिँदै आएका छौँ त आज नियमित स्तम्भ जीवनको गोरेटोमा तिज गीतको रौनक सम्बन्धी एक रिपोर्टका साथ तिज गीत नाचमा बढ्दो विकृति र तडक भडक सम्बन्धी चर्चा गर्दैछौँ सुनौ वास्तवमा नारीहरूको मान चाड हरितालिका तिजमा गाइने तीज गीतहरूमा आजकल नारी वेदना होइन तरुणी तन्नरीहरू बीच दोहोरी चल्न थालेका छन् साँचो अर्थमा भन्ने हो भने आजकलको तिज गीत होइन रत्याउली हो जसलाई गुल्मीका ग्रामीण भेगमा जिउती भन्ने गरिन्छ त्यो जिउतीमा नाच्नेहरू पनि ठ्याक्कै हाउ हाउभाउमा नाच्ने गर्दछन् अझ यसपालि आएको एउटा तिज गीतको शब्द र त्यसको नाच हेर्ने हो भने जिउतीमा भन्दा पनि ठ्याक्कै पहिलो चलचित्रको हाउभाउ भन्दा कम छैन सुनौ र यस्ता गीत नाम दिएका हत्यौली गीतहरूले हाम्रो मौलिक संस्कृति तोडमडोड गरिरहेको भन्दै संरक्षणका लागि अघिल्लो हप्ता नेपाल महिला संघ पमगास गाउँ समितिले गीत तथा दर्खाने कार्यक्रमको आयोजना गरेको थियो सुनौ त्यस कार्यक्रमको स्थलगत यो रिपोर्ट ता म यति बेला नेपाली काङ्ग्रेस निकट नेपाल महिला संघ गुल्मीको तमगास गाउँ कार्य समितिले आयोजना गरेको तिजगीत तथा दर्खाने कार्यक्रम आयोजना स्थल नेपाली काङ्ग्रेसको पार्टी कार्यालय तमगासको प्राङ्गणमा छु र यहाँको जुन माहौल छ त्यो माहौल तिजको दिन डाँडामा जस्तै छ रातो ब्लाउज रातो साडी अनि पहेलपुर गहनामा सजिएका त कोही आफू सकिए गहना लगाएर आएका महिलाहरू निकै झुमेका छन् एक आपसमा रमेका छन् र बेसी भाँडाबाँड गरिरहेका छन् यो दृश्यले मलाई ठ्याक्कै तिजको दिनकै झल्को आइरहेको छ साँच्ची नै यस पार्टी कार्यालयको प्राङ्गण तिजको डाँडा जस्तै बनिरहेको छ यहाँ खचाखच महिलाहरूको सहभागिता छ केही बेर अघिसम्म त यहाँ खुट्टा टेक्ने ठाउँसम्म थिएन अहिले साझा पखा भने केही कमी छ तर पनि तिज गीतमा नाच्ने र झुम्नेहरू चाहिँ तछाड मछाड गरिरहेका छन् र यो स्थान छोडेर नजाउँ जस्तो गरिरहेका छन् त यहाँनिर केही बेर अघिसम्म बाहिर उभिएर थपडी मार्दै महिलाहरूको नाच हेरिरहेका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि वेदबहादुर थापा महिलाहरू नाचिरहेको स्थानमा पुग्नुभयो र नाच्न सुरु गर्दै हुनुहुन्छ म उहाँ नाचिरहेको स्थानतिर रेकर्डर तिर्छाउन चाहन्छु महाधिवेशन प्रतिनिधि वेदबहादुर थापा लगतै नाचु नाचु भएर उभिनु भएका नेपाली काङ्ग्रेस भङ्गास गाउँ कार्य समितिका सभापति एवं गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे आफ्नो धर्मपत्नी नाचिरहेका बेला फुत्कभित्र पसेर नाच्न सुरु गर्नुभयो उहाँ त्यसरी आफ्नो धर्मपत्नीसँग नाच्न थालेपछि रौनकता झन थपियो सुनौ किशोर प्रसाद पाण्डे आफ्नै धर्मपत्नीसँग नाचेर स्याफ्या गर्दै बाहिर निस्किनु भएको छ त आज यस कार्यक्रममा आफ्नी पत्नीसँग सँगै नाच्न पाउँदा कस्तो लागिरहेको छ त भनेर म यहाँलाई सोध्न गइरहेको छु कस्तो लागेको छ यहाँलाई यो हरेक वर्ष एउटा महिलाहरूको लागि जुन हरितालिका तिज भनिन्छ यो असाध्य महिलाहरूको लागि ठुलो व्रतको रूपमा लिइन्छ र यसले चाहिँ महिलाहरूमा एउटा चाहिँ अहिपछि धेरै आफ्नो काम धन्दामा चाहिँ व्यस्त हुँदा हुँदै पनि अनि वर्षको एकचोटि चाहिँ खुलेर आफूले चाहिँ मनमा लागेका कुराहरू आफ्ना चाहिँ समाजमा भएका घटेका घटनाहरूलाई प्रस्तुत गर्ने हिसाब किताबले महिलाहरूले खुलस्त भएर चाहिँ एउटा गाउने अवसर बाहिर प्रस्तुत हुने अवसर चाहिँ को रूपमा चाहिँ महिलाहरूले लिनुहुन्छ र यो अर्कोतर्फ यो धार्मिक हिसाबले पनि चाहिँ एउटा महत्त्वपूर्ण मानिन्छ तथापि यस यसको लागि चाहिँ म गुल्मी उद्योग वाणी सङ्घको तर्फबाट महिला दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै यो हर्ष उल्लासका साथ जुन मनाइने महिलाहरूको यो तिजको गीत हो यसलाई एउटा एउटा हाम्रो परम्परालाई पनि व्यवस्थित गर्दै अहिलेको आधुनिकतामा बढी भन्दा पनि एउटा हाम्रो परम्परागतलाई पनि एउटा हाम्रो संस्कृतिलाई परम्परालाई पनि जगेर्ना गर्ने हिसाब किताबले चल्न म अनुरोध गर्दछु यहाँनिर केही महिना पूर्व आमाको मृत्यु पश्चात शोकमा डुबिरहनु भएकी नेपाल महिला सङ्घ दुर्मिकी जिल्ला अध्यक्ष विष्णु कुमारी सापकोटा पनि खुसीमा खुसी सार्दै हुनुहुन्छ पक्कै पनि आफ्नो भन्दा पनि अरूको खुसीमा खुसी थप्न यसो गर्नुभएको होला भनेर म उहाँलाई सोध्दैछु मेरो आफ्नो व्यक्तिगत रूपमा मेरो दुःखको क्षण भए तापनि मैले हामी अब एउटा समाज सेवा गर्ने मान्छे राजनीति गर्ने मान्छे अरूको लागि हाँस्न सिक्नुपर्छ भनेर मैले आफ्नो दुःखमा पनि अरू दिदीबहिनीहरूको खुसीमा मैले आफूलाई पनि उभ्याउने प्रयास गरेको छु र यो दिदीबहिनीहरूको सधैँभरि वर्ष दिनभरि दुःख गरेर वर्ष दिनको एक दुई पटक उहाँहरू रमाएर आफ्ना मनका पीडा दुःख सुखलाई बाहिर निकाल्ने यो एउटा अवसर हो यसैको लागि हामीले चाहिँ उहाँहरूलाई अवसर दिएका छौँ त्यस्तै यहाँनिर मैले यसै पार्टी कार्यालयको प्राङ्गणमा मृत्यु हुनको छ महिना अगाडि नेपाली काङ्ग्रेसका तत्कालीन जिल्ला सचिव हरेन्द्रराज भण्डारी र उहाँकी धर्मपत्नी हना भण्डारी आजकै दिन यसै स्थानमा सँगै नाचिरहेको झुमिरहेको झलक्क सम्झिन पुगे आज त्यही दृश्य बिर्सन खोज्दै अरू साथीहरूसँग खुसी सार्दै हुनुहुन्छ कुनै स्वर्गीय फणिन्द्रराज भण्डारीकी धर्मपत्नी हना भाउजू यस्तै यस्तै कसैको दुःख त कसैको खुसीका बावजुद पनि यहाँ तिजको गीतको माहौल निकै तापेको छ कार्यक्रममा समापन पूर्व यहाँ एकजना बहिनीले नेपाल महिला सङ्घ पङ्गास गाउँ कार्य समितिकी उपाध्यक्ष सीता पाण्डेलाई केही कुरा राख्नका लागि निम्ताउँदै हुनुहुन्छ सुनौ सीता पाण्डेज्यूलाई आफ्नो धन्यवाद मन्तव्य नेपाल महिला सङ्घका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई आजको यो हाम्रो नेपाल महिला सङ्घले राखेको तिस प्रतियोगिता कार्यक्रममा आजको सहभागिता अग्र सान्दर्भिक र यत्रो उपस्थितिको धेरै यो मार्क्स देखेर मलाई धेरै खुसी लाग्छ हाम्रो नेपाल महिला सङ्घ सबै हर्षित छ आज र नेपाल महिला सङ्घले राखेको यो कार्यक्रमलाई सुख सुखी र खुसीमा आज त्यसलाई तिजलाई मनाएर हातमा हात कानमा कान मिलाएर आइपुगेको तिजलाई तिज समेत हाम्रो नेपाल महिला सङ्घको सरकार मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना दिँदै र आजको तिज प्रतियोगितामा सहायता भएकोमा हार्दिक मैले हजुरहरूलाई धन्यवाद दिँदै मेरो विश्वास नमस्कार